अभिव्यक्तिको अर्को माध्यम उद्गार केही बोकी जस्तो लाग्छ भुइँमा पात खस्ता पनि घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि कस्तो भयो होला अचेल महुर्केको गाउँ मेरो कस्तो भयो होला अचेल महुर्केको गाउँ मेरो साथी साथीसँगी लिँदा होलान् कहिलेकाहीँ नाउँ मेरो मै फर्क्यो कि भन्दा होलान् गाउँमा कोही पस्ता पनि मै फर्क्यो कि भन्दा होलान् गाउँमा कोही बस्दा पनि घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि केही भोकी जस्तो लाग्छ भुइँमा पात खस्ता पनि परदेश बस्ने रहर होइन कहर मैले काटिरहेछु परदेश बस्ने रहर होइन कहर मैले काटिरहेछु आँसु हाँसो जिन्दगीको सुख दुःख साटिरहेछु भक्का निन्छ मन मेरो जतिसुकै कस्ता पनि भक्कानिन्छ मन मेरो जतिसुकै कस्ता पनि घरदेशकै माया लाग्छ परदेशमा बस्दा पनि केही भोकी जस्तो लाग्छ भुइँमा पात खस्ता पनि घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि केही भोकी जस्तो लाग्छ भुइँमा पात खस्ता पनि घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि परदेश बस्नेहरूलाई सायद यस्तै यस्तै लाग्दो हो यही गीतबाट आजको उद्गारको उठान गरेका छौ कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारमा घरदेश र परदेशका सर्जकहरूले आफ्नै बोलीमा रेकर्ड गरी पठाउनुभएका कविता र गीतहरू सुनाउनेछौं हामीले केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा एउटा सानो सूचना छोडेका थियौं तपाई जहाँ हुनुहुन्छ त्यहीँबाट आफ्नो आवाज पठाउन सक्नुहुन्छ भनेका थियौं सञ्जालको सहज पहुँच सर्जकका लागि झन उपयोगी हुँदै आएको छ रेडियो उद्गार एट जीमेल डट कममा प्राप्त भएका यहाँहरूकै सिर्जना आजको उद्गारको सातु सामल भएका छन् कतिपय कविहरूले पार्श्वमा धुन बजाएर पनि आफ्नो आवाज पठाउनु भएको छ सिर्जनामा अग्रज अनुज नभनी उद्गारमा प्राप्त भएका सिर्जना बोलीहरू क्रमशः सुन्दै जाउँ सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन मेरो नाम मधु माधुर्य अहिले अमेरिकाको न्युयोर्कमा छु घर देशको ठेगाना हो अभयपुर दोलखा म अहिले एउटा कविता उद्गारमा सुनाउँदैछु शीर्षक छ हिजो आजका कविताहरू बाहिर मानिसलाई घात गर्नु गर्छौ बाहिर मानिसलाई घात गर्नु गर्छौ फूल चुडालेर प्रेमको मन्दिर भित्र छिर्छौ आस्थाको शब्द पैँचोलेर उपदेश कविता कोर्छौ इमानको इजार खुस्केर कविको नामै नचिनिने भएको छ आडम्बरको अस्ति अस्थिपञ्जर भत्केर सबथोक नाङ्गो झार भएको छ कविता भित्रै अन्जानमा कविको अघोषित मृत्यु भएको छ हिजो आज साइला तिम्रो कविताले मलाई नछुने भएको छ मती प्रदूषण र व्यवहारले नारी वा पुरुषको हिंसा गर्नु गर्छौ लैङ्गिक समानता र हकको नाममा कत्रो कत्रो सेमिनार गोष्ठी गर्छौ आधा आकाश भनेर पुरुषको बखान गर्छौ आधा धरती भनेर नारीलाई फुर्क्याउँछौ शब्द र यथार्थ बीच खाडल बढ्दछ शब्द र यथार्थ बीच खाडल बढ्दछ स्वतन्त्रताको नाममा कति आघात कति अन्तर्घात भएको छ अनमोल जीवनको अर्थ भित्र मूल्यहीन भएको छ हिजो आज साइला तिम्रो कविताले मलाई नसुने भएको छ सानो स्वार्थको खातिर मित्रताको कोपिला निमोड्छौ मानवता नै बिर्सन्छौ साथीको अश्रु सागरमाथि ढुङ्गा चलाएर तिमी जीवन उत्सव बनाउँछौ मिठा चिप्ला शब्दको बैशाखी टेकेर कवितामा परोपकारी नारा घन्काउँछौ मधेसमा देश सकिन लागेको खतरा बिर्सेर फगत गणतन्त्र र सिंहदरबारको कविता मन्त्र फलाक्छौ तिम्रो कविता पढेर म आफ्नै इमान्दारताको शरणार्थी भएको छु तिम्रो कविता पढेर म आफ्नै इमान्दारिताको शरणार्थी भएको छु खुराफाती शब्दमा अलिकति भाव अलिकति जीवन भाँच्ने काम भएको छ हिजो आज साइला तिम्रो कविताले मलाई नसुने भएको छ तिम्रो कविताले मलाई भाउन्न भएको छ तिम्रो कविताले मलाई नसुने भएको छ धन्यवाद नमस्कार म गङ्गा पौडेल घर तोपका च्यार झापा हाल दक्षिण कोरिया उद्गारमा एउटा कविता सुनाउँदैछु कविताको शीर्षक छ सिङ्गो जीवन हो म चुपचाप छु हो म चुपचाप छु ऊ त्यो सुनसान मसान घाट जस्तै चुपचाप छु त्यही घाटमा केही क्षण अघि मात्र एक हुल कलाकारहरूले कला मञ्चन गरेर गए लाग्यो अब मसान घाट शून्य हुने छैन म जस्तो तर सबै सबै व्यर्थ भयो आफ्नै दुई हातले रोपेर छोडेको बिरुवा मेरै निगरानीमा बैसा छरिरहेकी छे आफ्नै दुई हातले रोपेर छोडेको बिरुवा मेरै निगरानीमा बैस छरिरहेकी छे म चुपचाप नियाली रहन्छु म चुपचाप नियाली रहन्छु हराएर नजाओस् उसको सौन्दर्य उडेर नजाओस् सुवास अनि कहिल्यै झरेर नजाओस् उसको जीवन मेरो आँसु जस्तै बगेर तर सबै सबै व्यर्थ भयो तर सबै सबै व्यर्थ भयो अनि त अनि त मसान घाटको एक मुठी शून्यता लिएर झरी जाने फुलको एक चिम्टी मुस्कान लिएर आफ्नै मनको अनियन्त्रित कोलाहाल मिलाएर यो सिङ्गो जीवन उदाएकी छु धन्यवाद मेरो नाम काशीनाथ कुमाल मेरो साहित्यिक नाम कर्मयुग म रुकुमको सष्टा पोखराको कास्कीमा मेरो बसोबास छ र मैले थुप्रै कविताहरू सिर्जना गरेको छु आज म रमेश पौडेल दाईको यस कार्यक्रम मार्फत श्रोताहरूलाई मेरा कविताहरू मेरा सिर्जनाहरू सुनाउन चाहन्छु श्रवण गरिदिनुहोला धन्यवाद कविताको शीर्षक छ जाजरकोट पहाडको पारिलो कुनामा सुन्दर खरको ओत लाग्ने एउटा घर जिन्दगीको लामो कहानी बोकेको थोरै जमिनभित्र अडिएको आइतेमानको दैनिकी अचानक पहाडमा उर्लिएको धुलो र धुवासँगै अचानक ढल्यो विदेशमा गई कमाएको अलिकति धनले छोरी बुहारी आमाको अलिकति मनले साउको अलिकति ऋणले सुख दुःखको बिसाउने स्थल अचानक डाँडा काँडा थर्किएपछि वात्तै ढल्यो छोरी आउँदा रमाउने आँगन छोरा आउँदा तला थप्ने रहर बुहारीको भरोसाले पोतिएको घर अब अपरहेन नरहेसँगै थपिए अर्को पहाड़का समस्याहरू निधारमा अझै पसिनाहरू थपिएका छन् अझै हातका फोकाहरू थपिएका छन् भत्किएको घरको घरलाई भत्किएको खरको घरलाई आइतमानले फेरि उठाउनु छ थोरै समयहरू थप्नु छ र फेरि आइतमानले त्यही पारिलो कुनामा उही खरको घर ठड्याउनु छ बिसाउनु छ सदिजौँ जिन्दगीका अनेक रस्ती बस्तीहरू सजाउनु छ खरको घर आँगनमा फुलहरू रोपेर सजाउनु आउनु छ खरको घर बुहारीको मनहरू रोपेर आइतमानको भैँसी बाँध्ने गोठ खोला खेतको मकै पिस्ने पानी घट्ट फेरि बनाउनु छ किनकि पहाड हल्लिँदा खोलामा आएको पहिरोले गोठ र घट्ट समेत बगायो त्यसैले उसले भोलिका दिनहरू रोकेको छ भएका र आएका सपनाहरू रोकेको छ दुःख र सुखलाई रोकेको छ आइतबान अब भत्किएको घरको पुनर्निर्माणमा जुटेको छ र आज थुप्रै आइतमानहरू पहाडमा भत्किएका घरको पुनर्निर्माणमा जुटेका छन् हस्त धन्यवाद नमस्ते म खगेन्द्र पराजुली अहिले दक्षिण कोरियामा छु घर देशको ठेगाना श्यामशिला चार भोजपुर अस्थायी दरान सुनसरी एउटा कविता उद्गारमा सुनाउँदैछु कविताको शीर्षक हो अस्वीकृत प्रेम उहिले मेरी हजुरआमा मलाई परीका कथा सुनाउनुहुन्थ्यो म आँखा चिम्लेरै हेर्थेँ उनीहरूको स्वर्ग कैयौं रात एउटी परी आउँथे र तान्दै लान्थे इन्द्रेणीको फुलबारीमा र चुप्पा खाँदै भन्थे मेरो साहसी राजकुमार ऊ सपनामा आउँथे तिमी विपनामा आयौ तिम्रो सामिप्यता विपनाको सपना हो र त एक एक गर्दै आत्मदाह गर्छन् म भित्रका साहसका जुनकिरीहरू जसरी दीपशिखामा जलेर मर्छन् पुतलीहरू तिमी नै भन प्रिया कुन साहसको ज्योति टिपेर भनौँ म तिमीलाई मेरी राजकुमारी बनाउँछु तिम्रो रहरको उचाइ र सपनाको रङ अनि मैले टेकेको माटो देखेको बाटो र भोग्दै गरेको जीवनको पाटो भन्न सक्छौ तिम्रो सहर र मेरो गाउँ कुन कोणबाट समानान्तर छन् कुन सास बटुलेर म त्यति दुस्साहसी बनौ र भन्न सकौँ कि जुन खसालेर तिम्रो शिरमा सजाइदिन्छु ताराहरू टिपेर घुम्टोमा सितारा जडिदिन्छु उषाको लालीमा ओठैले टिपेर ती अधर रङ्गाइदिन्छु सन्ध्याको एक धरको क्षितिज तिम्रो सिउँदोमा सारिदिन्छु गुराँसको सिङ्गै तिन्जुरे पहाड तिम्रो चुल्ठोमा सिउरिदिन्छु दुस्साहसी बन्न पनि साहस चाहिने रहेछ प्रिया दुस्साहसी बन्न पनि साहस चाहिने रहेछ प्रिया तिमीलाई मेरी बेहुली बनाउन कसरी भनौँ म हिरा जडित हिमालको डोली लिएर आउँछु भो मलाई प्रेम नगर भो मलाई प्रेम नगर म पसिनामा भेडी गोठ गनाउने मान्छे तिम्रो लागि अत्तरको बगैँचा हुर्काउन सक्दिनँ म हत्केलामा जीवन चलाउने मान्छे तिम्रो लागि बतासमा दरबार बनाउन सक्दिन धन्यवाद नमस्कार म महेश पौड्याल प्रस्तुत छ मेरो कविता नानीहरू र पहेँलो घाम कविता यस्तो छ पश्चिममा नुङकाईबाट नै लागेको पहेँलो घाम ससाना औलाले थेगिरहेका छन् नानीहरू पश्चिममा नुङकाईबाट नै लागेको पहेँलो घाम ससाना औलाले थेगिरहेका छन् नानीहरू उनीहरूलाई थाहा छ डुबेपछि यो पहेलो घाम छाएपछि गाढा अँध्यारो बर पिपल डाँडामा समाप्त पनि हुन सक्छ उनीहरूको खेल डुबेको घाम फर्काउन धेरै पल्ट गएका हुन् बाबा नुङ्काई ले सिधै गएको अध्यारो पुछ्न धेरै पल्ट बालेकी हुन् आमाले सपुराका बातीहरू तर बाबा सधैँ सधैँ एक छाती बिरह मात्र लिएर फर्किए र आमा सधैँ सधैँ एक अजुली अध्यारो मात्र लिएर भित्रिन् नानीहरूलाई थाहा छ नानीहरूलाई थाहा छ समुद्रमा टेकेर उभिनु र औलाले आगो थेग्नु कठिन छ तर खेल आजै खेल्नु छ बरपिपल डाँडामा बितेपछि यो समय केवल एक काँचुली बनेर फर्कनेछ हुन त भोलि पनि छ घाम भोलि पनि छाउनेछ उज्यालो तर भोलि पिपल डाँडामा खेलभित्र उनीहरू हुने छैनन् या उनीहरूभित्र हुने छैन खेल जति खेल छ बाँकी आजै पर्नेछ खेल्नु डुबेपछि यो पहेँलो घाम छाएपछि गाढा हव्यारो बर पिपल डाँडामा समय एक अपरिचित बाज बनेर आउनेछ र उडाइ लानेछ उनीहरूलाई विपनाको देश पश्चिममा नुङकाईबाट चिप्लिनै लागेको पहेँलो घाम ससाना औलाले थेगिरहेछन् नानीहरू धन्यवाद नमस्कार म आनन्द श्रेष्ठ काठमाडौँ सामुखुसी निवासी र यतिखेर म अमेरिकाको न्युयोर्क फरेस्ट सिलमा छु म व्यक्तिगत कारणले यहाँ केही समयलाई आएको छु र यतिखेर म रेडियो नेपाल सुनेर बसिरहनुभएका सम्पूर्ण प्रिय श्रोतावृन्दहरूमा हार्दिक नमस्कार गर्न चाहन्छु आज म यहाँहरू समक्ष एउटा कविता लिएर उपस्थित भएको छु कविताको शीर्षक छ कथा चेसको नयाँ रूप बत्तीस प्रान्तबाट चौसठीबाट एक सय अठाइस प्रान्तमा देखिएको चेसको बोर्डमा बत्तीस प्रान्तबाट चौसठी र चौसठीबाट एक सय अठाइस प्रान्तमा देखिएको चेसको बोर्डमा एक राजाले अर्को राजालाई हराउने खेल सुरु एक राजाले अर्को राजालाई हराउने खेल सुरु भएको छ जब एक राजा चेकमा पर्छन् चेसको छाती चौडा हुन जान्छ चेसका गोटीमा अकस्मात वृद्धि हुन्छ मानौ बाजो खेतमा गाईको गोबरले हर्लक्क बढेको झार झै मानौ बाजो खेतमा गाईको गोबरले हर्लक्क बढेको झार झै खेलको अब नियम नियम संगत छैन हुरिल्ला युद्ध झैँ चल्दैछ खेलको नियम अब नियम संगत छैन गुरिला युद्ध झै चल्दैछ नियम संगत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 हजुर यहाँहरू रेडियो नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा घरदेश र परदेशका सर्जकहरूले आफ्नै बोलीमा रेकर्ड गरी पठाउनुभएका सिर्जनाहरू जस्ताको तस्तै पेशिराखेका छौं अबको स्रष्टा क्रममा हुनुहुन्छ कवि सुदीप भद्र खनाल कवि सुदीप भद्र खनाल छन्दमा कविता लेख्न निकै माहिर हुनुहुन्छ उहाँले पनि अमेरिकाबाटै आफ्नो कविता बोली रेकर्ड गरेर इमेलबाटै पठाउनु भएको हो कवि सुदीप भद्र खनाल नमस्कार म सुदीप भद्र खनाल मेरो कविताको शीर्षक भुइँ फुलको गीत मन्दाक्रान्ता छन्दमा भुइँ फुलको गीत हाम्रो गाथा हिम शिखरको चम्कदो सिरा झै छ नेपालीको प्रिय खुकुरीको धारको सान झै छ काटी दिन्छौ बरु दिनु परे शिर दिनौ सिमाना पल्टाइयो पृथ्वी तल नै हाँक्न सक्छौ जमाना लाग्छौ हामी अतीव विनय किन्तु मिच्दा सहनौ पुर्खा हाम्रा अतुल विजयी सन्तति लाछी हुन्नौ भोकै बस्छौ अपितु जीवितै भिख मागेर खानौ मर्छौ लड्दै तर बिनसितै हेप्न खोजे सहन्नौ आफ्नालाई यदि दिनु परे प्राण सर्वस्व दिन्छौ बैरीलाई पनि दिनु परे माफ हाँसेर दिन्छौ सोझालाई शरण निमुखा निम्ति दिन्छौ सारा अन्यायको मरण मसिहा न्यायको दिव्य धारा निर्धालाई जगत भरकै शान्तिका दूत हामी खोज्नेलाई निहुडमरुका हुल दुर्जे हामी हाम्रो कहिल्यै पनि नझुकने शैल झै स्वाभिमान मौरी हामी भवभर दिने सुन हौ बिहान बोकी हिँड्छौ थलमा, सौर निष्फिक्र हाँसी फाँड्छौ सारा रिपुहरू मुला आलु मानेर काटी हाम्रो बक्षस्थल विजयको गानले हुन्छ चौडा तर्सी कालै पनि अघि परे बन्छ आफै भगौडा शुक्ला सारा रगत बरुतै झुक्न यो शिर दिनौ खप्छौ शास्ति तर जगतमा बढ्न अन्याय दिनौ नेपालीका धमनी भरछन् सत्य औ स्वाभिमान लड्छौ हामी तर कृपण भई मर्न दिनौ इमान खस्दा हामी कुसुम भुइँका राष्ट्र सौगन्ध बन्छौ उड्दा हावासँग नबचुमी शैल उत्ताल बन्छौँ कुल्ची शत्रुहरू यदि पसे निर्दय काल बन्छौ लेखी आफ्नै अमर गरिमा वीर दुर्जेय बन्छौ जस्तै आउन कहर दुखका काल काटेर बढ्छौ जस्तै हो उन समर पथका शक्ति आँटेर बढ्छौ सोझा हामी तर हौ वीरको जाति जान मर्छौ हामी तर मनुजता मर्न दिन्नौ महान मर्छौ हामी तर मनुजता मर्न दिन्नौ महान धन्यवाद नमस्कार म कल्पना भट्टराई इनरुवाबाट गीती कविता सुनाउँदैछु मजै थियो पुरानो घाउ मलम लाउन आयो अहिले भने बाणा हान्न मेरै छाती पायो खाली हात नै ठिकै थिए किन भर्यो पोल्टो मुस्कुराउन सिक्दै थिएँ किन फेर्यो कोल्टो जिउँदै थिएँ जसै तसै मरेकै थियो आशा लग्यौ मलाई चक्रव्यूमा अनि फाल्यौ पासा खाटा उक्यो मेरो घाउको तिमीले चुक्क लायौ जहिले पनि बाना हान्ने मेरै छाती पायौ पटक पटक हजार पटक कति पटक मार्छौ हाना गोली मुटु दिन्छु किन छाती ताक्छौ न त मलाई बाँच्नै देऊ न त आँसु पियौ न त तिमीले पुरानो घाउ जतन गर्न दियौ पुरानो घाउ थाहै थियो मलम लाउन आयौ जहिले पनि बाँडा हान्ने मेरै छाती पायौ रुजेकै नि भए पनि मेरै आँखा थिए सजिलै नि मर्थे बरु तिमीले विष दिए ठिकै छ नि तिमी पनि पाहुना जस्तै आयौ जहिले पनि बाँडा हान्ने मेरै छाती पायौ जहिले पनि बाण हान्ने मेरै छाती पायो धन्यवाद नमस्ते म बुद्धि अहिले म उत्तर अमेरिकाको मेरिल्यान्ड राज्यमा रहेको छु मेरो जन्म घर चाँगे टिन ताप्लेजुङ हो उद्गार मार्फत एउटा कविता वाचन गर्न गइरहेको छु मेरो कविताको शीर्षक छ बगेको मोती हाउ लङ्वा देब्रे हातमा हसिया दाहिने हातले बिँडी च्यापी कम्मरमा नाम्लो कसेर अलैँची बगान पस्नु अघि एक्लरको सुसेलीमा एक्लरको पालम गाएका थियौ मलाई थाहा छ सानथाक्रा र खामलुङका पाखाहरूमा डम्मर साई र राम रामसाईको बेर्ना सार्ने खोक्लिङ लिभाङ थुकिम्मा र थिङलाबुका डाँडा पाखाहरूमा रामला र चिबे साईको बेर्ना सारी हरियाली अलैँची बगान बनाउनुमा तिम्रो ठूलो हात छ र त भन्ने गर्थ्यौ हाम्रा भाइ भतिजाहरू मलाएर सिङ्गापुर युके र युरोप अमेरिका र कोरियामा पैसाको बोट देख्छन् यहीँको सुनखानी खन्दैनन् यहीँको मोती खानी चिन्दैनन् यहीँको हिरा खानी उत्खनन गर्दैनन् काँचो दाउराले बगानभित्र भट्टीमा मोती पगाल्दै थियो काँचो दाउराले बगानभित्र भट्टीमा मोती पगाल्दै थियो स्वाभिमानी श्रमले आफ्नै बारीमा पसिना बगाउँदा प्रकृति भित्रभित्रै किन पग्लिनु पर्यो प्रकृति भित्रभित्रै किन गल्नु पर्यो अन्तत अन्तत हौ लङ्वा असारे झरीसँगै तिम्रो र मेरो सपना बगेर मेवा मैवा र तमोरमा समाविष्ट हुँदा शक्तिकी पाथीबाट पनि सायद सायद शक्तिहीन भइन् टुलु टुलु हेरिरहन् जोगाउने कुनै जोर चलेन आज पनि आज पनि फुस्स माटो झर्यो आज पनि फुस्स माटो झर्यो भित्ता झर्यो कतै तिमीले पहिले जस्तै माथिल्लो गर्हाबाट जिस्क्यायौ कि आँखा तन्काएर निहाले चमेलीको घर देखिन थिङ्लाबु काइलाको गोठ थिएन बाँसै बाँस टाँगेको बाँसै बाँसका कप्ट्यारा टाँगेका हाम्रो पानी पँध्यारो थिएन दाजुभाइ थिएनन् आमा बुबा थिएनन् दिदी बहिनी थिएनन् घर थिएन गाउँ बस्ती थिएन हामी सुस्ताउने चौतारी थिएन अनि त अनि त हाउ लङवा मैले फेरि मैले फेरि सँगै ढाक्कर बोकेर लैबरी गाउने साथी खोजे सँगै दाउरा घाँस खोज्ने हितैसी खोजे एकै सेरे बोटुकाको जाँड दुईतिर मुख लगाएर तान्ने आत्मीयता खोजे ढोल नाच्दा ढोल नाच्दा छुइया भन्ने थुप्रैलाई खोजे अह अह भेटिन अह भेटिन बरु बरु हिलोबाट कोट्याएर निकालेको एउटा फोटो बरु हिलोबाट कोट्याएर निकालेको एउटा फोटो सबै गुमाएपछिको नयाँ छाप्राको दैलोमाथि सम्झना भएर हल्लिरहन्छ विपतलाई झस्काउँदै विपतलाई झस्काउँदै झस्काउँदै कञ्चनजङ्घाको शिरबाट पग्लेर बगेको हिउँसँगै कञ्चनजङ्घाको शिरबाट बगेरको हिउँसँगै कति विपदको बिलाउना गाउँ मैले त मेरो मुटुको अंश गुमाएको छु मैले त मेरो मुटुको अंश गुमाएको छु गाउँ घर गुमाएको छु बस्ती र बगान गुमाएको छु हाउ लङ्वा तिमी कहिल्यै नआउने गरी बगेर गयौ र त र त मेरो जुन बगेको छ मेरो सुन बगेको छ हिराको खानी बगेको छ मोती बगेको छ ए लुङ्गा ए लङ्वा तिमी बग्दा तिमी बग्दा हजारौंको गह भरिएर सेती बगेको छ अनवरत अविरल अनवरत अविरल मोती बगिरहेछ मोती बगिरहेछ धन्यवाद नमस्कार म धरती कल्पना हाल दक्षिण कोरिया घर नेपाल उद्घारमा आज एउटा कविता लिएर आएको छु कविताको शीर्षक छ दृष्टिकोण एउटा कोरा कागज एउटा कोरा कागज एउटा पेन्टिङ ब्रस साथमा अनेक आधुनिक रङ्गहरू तम तयार छ चित्रकार क्यानभास रङ्गाउन एउटा कोरा कागज एउटा पेन्टिङ ब्रस साथमा अनेक आधुनिक रङ्गहरू तम तयार छ चित्रकार क्यानभास रङ्गाउन उसलाई जित्नु छ पिकासोका कपकल्पित तस्विरहरू उसलाई उछिन्नु छ भिन्चीका ब्रसको पाइलाहरू अनि मोनालिसाको मुस्कान चोरेर फुलाउनु छ एक थुङ्गा मुस्कान आफ्नै कलाबाट बडो शालीन भएर सुस्त चलाउन थाल्छ निर्जीव ब्रस बडो शालीन भएर सुस्त चलाउन थाल्छ निर्जीव ब्रस डाफे रङ्गहरूमा चोप्दै संसारकै अमूल्य प्रेम हो भन्ने बुझेर होला प्रेमको प्रेममय ब्रह्माण्डमा अन्तर्ध्यान हुँदै कोर्न थाल्छ सृष्टिको उत्कृष्ट सिर्जना नारी मुस्कानी फूलको मुस्कान चोरेर बनाउँछ पिपल पाते ओट मृगको नयन सापटी लिएर बनाउँछ गाजलो आँखा क्रमश स्वच्छ पवित्र हिमाल जै बनाउँछ स्थल बारुली कम्मर छिनाएर बनाउँछ आकर्षक नितम्ब क्रमश चित्रकारले एउटा नौलो प्रयोग गर्छ चित्रकारले एउटा नौलो प्रयोग गर्छ आफ्नै मुटु झिकेर तस्विरलाई चढाइदिन्छ र जीवन्त बनाउँछ चित्रकारले एउटा नौलो प्रयोग गर्छ आफ्नै मुटु झिकेर तस्विरलाई चढाइदिन्छ र जीवन्त बनाउँछ अब क्यानभास भित्रको तस्बिर प्रेममा लिप्त मोहिनी हुन्छ हो यसै गरी गरी वर्षौं लगाएर तयार हुन्छ यसै गरी गरी वर्ष लगाएर तयार हुन्छ उन्मुक्त यवनाको लोभ्याउने तस्विर जहाँ सजिलै कैद हुन्छन् प्रत्येक आँखाहरू र मोहित हुन्छ प्रत्येक मन मुटुहरू आउने जाने दर्शक दीर्घहरूलाई आउने जाने दर्शक दीर्घहरूलाई उक्त तस्विरले आफैतिर आकर्षित गर्न थालेपछि आउने जाने दर्शक दीर्घहरूलाई उक्त तस्विरले आफैतिर आकर्षित गर्न थालेपछि न्वारण गरिदिन्छ चित्रकारले आफ्नै प्रेमको अर्थात सर्वप्रिय कलाको व्यविचारिणी अर्थात बेस्या मूल्य रु पन्ध्र लाख मात्र धन्यवाद नमस्कार म चाहिँ रोल्पाबाट दिलीप कुँवर मेरो कविताको शीर्षक छ प्रणय दिवस साँच्चै सपना र रहरहरूको बिस्कुन सुकाएर कति पर्खन सक्छन् है कोही कसैलाई पोल्टाभरि नटाउने गरी प्यार लिएर आउला भन्ने आशमा अँ साँच्चै सपना र रहरहरूको बिस्कुन सुकाएर कति पर्खन सक्छन् है कोही कसैलाई पोल्टाभरि नटाउने गरी प्यार लिएर आउला भन्ने आशमा न त हाँसोलाई निखान जानियो न त आँखालाई नै आफ्नै आँखाको भाषाहरू बुझ्न आफैले हम्मी हम्मी पर्छ कहिलेकाहीँ आफ्नै हाँसोलाई प्रतिबिम्बित गर्न म कमजोर ठहरिन्छु सधैँ हमेसा मलाई आफ्नै प्रेमबाट केही रहरहरू सपनाहरू निकाली निरस्त्रीकरण गर्नु थियो मलाई आफ्नै प्रेमको आभासबाट हो मलाई आफ्नै प्रेमबाट केही रहरहरू र सपनाहरू निकाली निरस्त्रीकरण गर्नु थियो मलाई आफ्नै प्रेमको आभासबाट कसैको मुद्दा जाहेर गर्नुहुन्थ्यो कसैलाई अभियोग लगाउँथ्यो नत्र आफ्नै मुटु टुक्रान डर थियो मलाई हो कसैको मुद्दा जाहेर गर्नुहुन्थ्यो कसैलाई अभियोग लगाउनु थियो दिल चोरेको केसमा नत्र आफ्नै मुटु टुक्राने डर खास त मन फलामकै वा पत्थरकै भए न त कसैले घोसला भन्ने डर न त कसैले चिमर्ला भन्ने कहिलेकाहीँ म पत्थर र फलामका गीतहरू पनि सुन्छु र कठोर वयस्कका पुस्तकहरू पनि पढ्छु अनि लाग्छ कमल मुटु हुनेहरू निकै कमजोर हो संसारमा सबैभन्दा कमजोर हुने नै कमलो मुटु हुनेहरू रहेछन् आफैले बोलेका प्रत्येक शब्दहरू आफैलाई फिर्ता भए जस्तो आवाज हुने अनि त झनै कन्फ्युज अलमल त्यस्तै पागल जस्तो असाची मलाई तिम्रो यादहरूले झम्टन कहिले पनि छोडेनन् बिथुल्न कहिले छोडेनन् र भत्काउन कहिले छोडेनन् र म पनि भित्रभित्रै छटपटिन कहिले छोडिनँ भित्रभित्रै थिचिन चेपिन कहिले छोडिनँ बरु विश्वास र प्रतिघातहरू एकैचोटि एकुल भएर मलाई दबाउन खोज्थे कहिलेकाहीँ च्याप्न खोज्दै तर म जबरजस्ती त्यस्ता प्रतिघातहरूलाई टक्कर दिँदै काल्ला काल्लामा दौडिन थाल्थेँ काल्ला काल्लाबाट हाम फाल्दै भाग्थेँ प्रेमका विश्वासहरूलाई पछ्याउँदै अङ्माउँदै भाग्न थाल्थेँ तब भने मेरो पछि पछि कुदेका मलाई लखेटेका ती दिल जासुसीहरू आफै विलिन भएछन् खै कता गए म जब आफूबाट तिमीलाई इङ्कित गर्ने प्रयास गर्थेँ त्यति बेला बडो अजीबका सम्वादहरू सुनिन्थे कहिलेकाहीँ बडो अजीबका स्थितिहरू सृजना हुन्थे केही भय केही आशंका केही क्रोध र केही व्यवस्था मिसिएको खै कसो गरी मौसम पनि चित हुनु पुग्यो एक्कासी अनायासै आकाश चिच्याउँदै थियो बादल मुडारिँदै थियो मनमा भने अनेकौँ रहस्यहरूको गन्जागोल म पागल जस्तै भएको थिएँ तर त्यति बेला म तिम्रो आवाजबाट भने कहिल्यै उन्मुत भएन बरु एउटा शिथिल तर अनौठो प्रेमको उद्घोष र सम्बोधन सुनिरहेको थिएँ जस्तो कि ह्याप्पी भ्यालेन्टाइन डे तर त्यति बेला म एउटा तिम्रो आवाजबाट कहिल्यै उन्मत भएन र बरु एउटा शिथिल तर अनौठो प्रेमको उद्घोष र सम्बोधन सुनिरहेको थिएँ जस्तो कि happy Valentine day happy Valentine day अर्थात् ह्याप्पी प्रेम दिवस ह्याप्पी भ्यालेन्टाइन डे आजको उद्गारमा हामीले घरदेश र परदेशका सर्जकहरूले आफ्नै बोली रेकर्ड गरी इमेलमा पठाउनुभएका आवाजहरू जस्ताको तस्तै रूपमा पेस्यौं आज समेटिएका घरदेश र परदेशका सर्जकहरू हुनुहुन्थ्यो डाक्टर मधु माधुरे अमेरिका गंगा पौडेल दक्षिण कोरिया कर्मयुग रूकुम खगेन्द्र पराजुली दक्षिण Korea Mahesh Paudel Ilam Anand Shrestha America Sudeep Bhadra Khanal America Kalpana Bhattarai Inaruwa Buddhi Moktan उत्तर अमेरिका धरती कल्पना दक्षिण कोरिया र दिलीप कुमार रोल्पा आज समेटेका सबै श्रष्टा स्वरप्रति कार्यक्रम उद्गारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै म रमेश पौडेल पनि विदा माग्छु नमस्कार